स्वागत छ कार्यक्रम कचहरीमा म विनोद परियार कचहरीको आजको यो श्रृङ्खला अन्य दिनको भन्दा फरक छ आजको श्रृङ्खलामा हामीले स्वरोजगार भएका व्यक्तिहरूको अनुभवलाई समेट्नेछौँ नेपालीहरू रोजगारी नभएको भन्दै विदेश पलायन हुने क्रम दिनानुदिन बढ्दैछ रूपन्देहीको मात्रै तथ्याङ्क हेर्दा पनि मासिक सात सयदेखि आठ सयसम्म राहदानी वितरण भइरहेको छ यही अनुपातमा लुम्बिनी अञ्चलका छवटै जिल्लामा राहदानी वितरण हुन्छ यति मात्र होइन राजधानीमै गएर राहदानी लिनेहरूको संख्या पनि उत्तिकै छ नेपाली तन्नेरीहरू रोजगारी नपाएपछि विदेशिनु सामान्य जस्तै भएको छ के हामी नेपालमै स्वरोजगार बन्ने कुनै काम वा अवसर छैन त आजको कचहरीमा हामी यही प्रश्नको उत्तर खोज्न बुटुवल र यस आसपासका क्षेत्रमा पुग्दैछौँ उमेरले पाको भए पनि बुटवल शिवनगरकी बसन्ती खत्री कहिले खाली बस्नुहुन्न तन्नेरीहरू बेरोजगार भएको भन्दै कोरियाको इपिएस पढ्दै गर्दा वा खाडी मुलुकमा भिसा अप्लाईका लागि पत्र पत्रिका हेरिरहँदा बसन्ती खत्री स्वादिला नेपाली अचार बनाउन व्यस्त हुनुहुन्छ पचास रुपियाँबाट अचार बनाउन थाल्नुभएकी बसन्ती खत्रीले अहिले पश्चिम नेपालमै स्थापित अचार उद्योग स्थापना गर्नुभएको छ बुटवल राजमार्ग चौराहाबाट करिब दस मिनट मोटरसाइकलको यात्रापछि बसन्ती खत्रीको घरमा पुग्दा उहाँ लस्सीको अचार बनाउँदै हुनुहुन्थ्यो के अचार बनाउँदै हुनुहुन्छ अहिले अहिले लप्सीको यो अचार कस्तो हुन्छ यो गुलियो अमिलो गुलियो धेरै मन पराउँछ नि अचार बढी मात्रामा काट्छ कि लप्सीको यो अचार कसरी बनाउनुहुन्छ यो यसमा अदुवा सोप मसलाहरू सबै हालेर चिनी कतातिर बढी बिक्छ यो यो मेला मेलामा बढी बिक्छ घरै पनि बिक्छ यो नेपालमा बढी बिक्छ कि विदेशतिर पनि जान्छ कस्तो छ नेपालमै बढी बिक्छ यो गुलियो अचार त कति वर्षदेखि अचार बनाउने काम गर्दै आउनु भएको छ म यो कति म पैँचालिस वर्षको उमेरदेखि गर्न थालेको त्रिसठी वर्ष पुग्नु भयो यो अचार बनाउने पेसा नै अँगाल्नुपर्छ भन्ने सोच कसरी पलायो तपाईँमा कोही यस्तै गर्दा गर्दै अरू काम गर्दा गर्दै सोच के गर्दा गर्दै यस्तै अलिक यसैमा सबै जनताहरूले पनि यही रुचाए यसैमा अलिक राम्रो लाएर यही नै गर्नु थालेँ सुविस्ता काम घरेलु काममा अर्काको काम गर्नु जानु भएन बाहिर जानु परेन घरैबाट बन्ने तयारी हुने त्यही भएर यसैबाट सुरु गरेँ अहिले मसँग कुरा गर्न पनि तपाईँलाई सायद फुर्सद छैन काम गर्दै हुनुहुन्छ मसला राख्दै हुनुहुन्छ घरिघरि के राख्दै हुनुहुन्छ हप्तामा कति दिन जति आराम गर्नुहुन्छ त्यस्तो आराम गर्ने समय दिन्छ तपाईँको त्यस्तो हप्तामा म आराम गर्दिनँ कतिखेर पनि गर्नु त दिउँसो बेलुका बिहान चार बजी उठेर गर्छु मसला पिस्ने घरै भुट्छु पिस्छु बनाउँछु बेलुका पनि दस बजीसम्म दिउँसो पसलमा काम भएन माथि आउँछु लसुन फोक्छु त्यही गरी त्यसैबाट भुलेको छु म सधैँभरि एउटै काम गरिरहँदा कहिलेकाहीँ त्यस्तो अल्छी लाग्ने अथवा यो काम गर्न नपरे नै हुन्थ्यो भन्ने हुँदैन भएको छैन अझैसम्म त काम नगरी सक्दिनँ बस्नु पनि दिन काट्नै गाह्रो हुन्छ सुरुमा तपाईँले यो अचार बनाउने काम नगर्दा तपाईँको पारिवारिक स्थिति अनि बुटोलमा बस्दाको स्थिति कस्तो थियो अलिक दुःखै थियो यस्तो मैले लुवाङहरू सुकमेल सुपारी कटिङ गर्थेँ दोकान दोकान पसल पसलमा रोक्ने दिने गरम मसलाहरू त्यही गर्ने किराना सामान ल्याउने आफ्नो पसलमा बेच्ने गर्दा गर्दै अचार पनि अलिकति सिर्फ पचास रुपियाँ सुरुवात गरेको मैले दुई किलो आँप ल्याउने कटिङ गर्ने राख्ने यो सबै गाउँतिरको विचार सालको पत्तामा दिने दुई रुपियाँको अचार ल्याउने खाना खाने बेलामा आउने सबैले रुचाउने के जनताहरूले धेरै रुचाए बनाउँदा बनाउँदै एक दुई महिना महिना तिन महिना भएपछि मैले अलिक धेरै धेरै दुई दुई किलोको अचार दो पसल पसलमा दिनु थालेँ र राम्रोसित कट्नु थाल्यो अचार आजभन्दा भोलिभन्दा धेरै धेरै त्यहाँदेखि कुन्टल कुन्टल त्यस्तै जानु थाल्यो त्यहाँदेखि धेरै साल पछि त्रिपन्न सालमा त्यहाँदेखि उद्योगबाडीसँग दिदीबहिनीहरू आउनु हो र उद्योगबाडीसँगको त्यो मेला लाग्थ्यो त्यहाँ उसमा प्रदर्शनीमा प्रदर्शनीमा राखौँ दिदी भन्नु म त राख्नु सक्दिनँ पनि गरेको छैन कि हिँड्नु नै राखौँ त राखौँ भनेर लगेर राखेँ त्यहाँ राम्रो कटकाट कट्यो अचार एकदम राम्रो जनताले बहुत रुचाए त्यहाँदेखि अलिक बढ्दै बढ्दै धेरै भयो त्यहाँदेखि घरेलु दर्ता गरेँ यता साठी सालमा यता त्यता त्यहाँदेखि तपाईँको अहिले यो घरमै उद्योग चलाउनु भएको छ बुटोलमा त्यतिखेर तपाईँ जतिखेर मसला बेच्ने आँप बेच्ने त्यस्तो गर्दाको क्षणमा कस्तो थियो यो घर थियो कि थिएन <laughs> घर थियो तलतिर अलिकति सानो घर त आफ्नै थियो इन्डियाबाट गरेर आएको लिएको गति गर्थे थियो माथि चाहिँ पछि तल थपेको त्रिपन्न सालमा माथि तल थपेँ भनेको त्यो तपाईँको आफ्नै कमाइले हो हजुर आफ्नै कमाइले हो अचार बनाउँथेँ अरू सुपारी सुकमेल यस्तो पहिला कसैले पनि यहाँ प्याकिङ गर्ने आइटम थिएन मैले इन्डियाबाट आएर त्यही प्याकिङ गर्ने पसल पसलमा सुपारी दिने किराना सामान ल्याउने आफ्नो पसलमा यहाँ बेच बिक्री गर्ने गर्दा गर्दै राम्रोसित कट्यो त्यो पनि एकदम राम्रो हुन्थ्यो नाफा हुन्थ्यो गर्दा गर्दा अचारतिर लागेँ अचार छोराछोरी पढ्ने सातजना थिएँ पढाइ सबैको काठमाडौँ पढ्ने कोही यहाँ सबै पढाए छोराछोरीहरू के के पढ्नु भएको छ छोराछोरीले ठुलो छोरा काठमाडौँ प्रिन्सिपल छ काठमाडौँ आफ्नै बोर्डिङ स्कुल छ कोटेश्वरमा माइला छोरा वरिष्ठ उपाध्यक्ष ट्रक समितिको माइला छोरा कान्छे छोरा ठेक्कापट्टा गर्छ घरै अहिले छ छोरीहरू तिन चार बहिनी छन् ठुली छोरी त्यस्तै आफ्नै किसानी गरेर बसेको छ माइली जापान छ माइली र कान्छी कान्छी आयो एउटा माइली छोरी उही जापान छ साइली छोरी कस्मेटिक खोलेर बसेको छ भनेपछि तपाईँकै कमाइले छोराछोरीलाई पढाउनु भयो अहिले चाहिँ राम्रो एउटा राम्रो स्थानमा हुनुहुन्छ हजुर छोराछोरी सबै आफ्नै खुट्टामा बेराम्रो भयो शान्त छ छोराछोरीबाट पहिला सुरुमा तपाईँ के गर्नुहुन्थ्यो र त्यतिखेर र अहिले चाहिँ तपाईँलाई आम मानिसहरूले हेर्ने नजर चाहिँ कस्तो छ धेरै फरक छ पहिला दुःख थियो हाम्रो दुःखैमा त मान्छेहरूले कहिले केही हुन्थेन अहिले धेरै सबैले धेरै मान्यता गर्छन् सबैले होइन दिदी बसन्ती दिदी भन्छन् धेरै इज्जत राख्छन् पहिला चाहिँ दुःखैमा थियौँ हामीहरू भनेपछि तपाईँलाई अचारले नै बसन्ती दिदी भनेर चिनाएको छ होइन हजुर अब दिदीबहिनीहरू कतिपय अहिले पनि घरमै आफ्नै घरको मात्रै काम गरेर बसिरहनुहुन्छ र कतिपय चाहिँ विदेश गएर दुःख पाएर फर्किएको भन्ने समाचार पनि आउँछ तपाईँले आफ्नै घरमा बसेर वर्षौँदेखि अचार बनाइरहनु भएको छ यो पेसा गर्नको लागि के हुनुपर्छ तपाईँको अनुभवले के बताउँछ यो पेसा गर्नुको लागि आफ्नो मिहिनेती हुनु पर्यो सबै आफ्नै घरेलु अचार हो केही दुःखको होइन होइन बजारबाट दुई किलो मुला दुई किलो आँप लिएर घर बनाएर अलिकति पसल पसलमा राखे पनि कति हुन्छ गर दिदीबहिनी मैले कति भन्छु केही धेरै सुविस्ता आराम छ यो आकामा अनि तपाईँले सिकाएका दिदीबहिनीहरू अहिले कुन अवस्थामा हुनुहुन्छ तालिम दिएको छन् दुई सय छत्तिसजनालाई तालिम दिइसके गर्दै बनाउँदै पनि छन् ऊ न्यु त निलम गौतम भन्ने पारी बुटोलमा एउटा उसले पनि राम्रै लाग्छ मेला मेलामा रोक्छ बनाएको छन् अहिले धेरैले बनाउने छोड्ने गरे दुःख यो काम एकदम दुःख गर्न सकिन्न भनेर धेरैले छोडे तपाईँले चाहिँ अब उमेरले त्रिसठी वर्ष पुग्दासम्म पनि छोड्नु भएको छैन म त यसमै बिजी भएँ सुरुदेखि मलाई नै ठिक लाग्यो बचपनदेखि मैले काम दुःखै गरेर मैले खाने त्यही भएर मैले मेरो फेरि दिदी यो गाउँमा एकदम राम्रो टोली छ यहाँको गाउँभरिको दिदीबहिनीहरू कति हो कति सहयोग गर्छन् बिहानदेखि आउने काम गर्ने बिचराहरू गर्नु त तिनीहरूले राम्रो गर्छन् महिनामा नौ आठ हजार नौ हजार कमाउँछन् होइन बसेर भन्दा तिनीहरूलाई धेरै राम्रो छ ओटी दिन्छु काम राम्रोसित गरेका छन् उहाँहरूले पनि काम गर्नुहुन्छ तपाईँले पनि काम गर्नुहुन्छ मुख्य काम तपाईँले नै गर्नुहुन्छ हो हजुर <laughs> गर्छु उनीहरूले पनि गर्छु गर्ने त अनि सबभन्दा अलि नेपालमै बिग्ने चाहिँ कुन चाहिँ हो परिकार अचारको के छ सबै नेपालमा सबभन्दा बिक्ने परिकार अचारको त्यही ऊ बिक्छ आँप आँप बिक्छ यो अहिले पहिला पहिला यो भरुवा खुर्सानी बिक्थ्यो अहिले बढी पर्का फेरि यो अर्को छ नि अब्बरे खुर्सानी भन्ने यो डल्ले खुर्सानी यो बढी राम्रो बिक यसले उसले लिएको छ धेरै मार्केट लिएको छ त्यसले अब तपाईँ आफै पनि काम गर्नुहुन्छ काम गर्ने अरू मानिसहरू चाहिँ कतिजना राख्नु भएको छ छन् एघारजना हुन् के अरे था ऊ थाई पाँचजना छन् अरू यताउता गर्ने खालि यसमा कारखानाभित्र बाहिर त थुप्रो छन् यो अचार लोएर बिक्री गर्ने कोही यस्तो ढोल यस्तो बेच्ने गर्दै त्यो हिसाब गऱ्यो भने त पैँतिसजना जति छन् अहिले तपाईँले यो अचार तयार पारिसक्नु भयो हजुर अँ तयार पऱ्यो यो यो यो अहिले तपाईँले चलाउँदै हुनुहुन्छ नि हजुर यो तयारी भयो ए अब यसलाई चाहिँ के गर्नुहुन्छ अब यो सेलाउँछ अब डब्बामा प्याकिङ गर्छौँ अब लोक मेला मेलामा जान्छ अब सत्र कति सात गतिबाट मेला छ अरे म त्यहाँ छ कुन कुन ठाउँबाट हामीलाई अचार चाहियो भनेर माग्छन् मानिसहरूले धेरै ठाउँबाट माग्छन् यतै नारायणघाट पोखरा काठमाडौँ यो मेला मेला सबै हाम्रो अचार हाम्रो पनि जान्छौँ अरूले पनि सबै यहीँबाट हाम्रै अचार लग्छन् हाम्रो अचार लगेर आफ्नो नाम राख्दै पनि बिक्री गर्नेछन् धेरै त्यस्तो गर्दा तपाईँलाई मन दुख्दैन दुख्दैन आफ्नो छोरीहरू पनि जान्छन् गर्छन् गरी गरिखाएको राम्रो नि मलाई एकदम खुसी लाग्छ मलाई केलाई दुखाउने आफ्नो किसिमहरू खाने अनि अहिले चाहिँ तपाईँले कुन कुन अचारहरू बनाउनुहुन्छ अहिले धेरै परिकारमा छ मिस्कट अचार आँपको लप्सीको यो लप्सी दुई आइटम हुन्छ गुलियो अमिलो त्यहाँदेखि आँप दुई थप सुकाएको आलु आँप दुई थरी हुन्छ अर्को अब्बरे खुर्सानी हरियो खुर्सानी भरुवा खुर्सानी लप्सी कागती कागती मुला आइटम धेरै आइटम छ अमरा अनि यी कच्चा पदार्थ हुन्छ नि यो अचार बनाउनुको लागि चाहिने यी चाहिँ कहाँबाट ल्याउनुहुन्छ ए बजारबाट सबै नेपालकै हुन्छ कि इन्डियाबाट ल्याउनु नेपालकै इन्डियाबाट खालि यो घरुवा खुर्सानीमा आउँछ यहाँ नेपालमा पाइँदैन अरू सबै नेपालकै नेपालमै बनेको नेपालमै पाइने त्यस्ता कच्चा पदार्थ प्रयोग गरेर अचार बनाइरहनु भएको छ कति व्यापार गर्नुहुन्छ व्यापार यस्तो कस सालको पहिला चाहिँ कति थियो अहिले कति पुग्यो पहिला त कम थियो अहिले त राम्रै व्यापार छ सालमा त्यस्तै त्यस्तो पैसामा भन्न मिल्छ पैसामा खै केही केही <laughs> खास थाहै हुन्न म वर्षको त्यस्तै सालमा ढाई लाख जति हुन्छ आम्दानी हुन्छ त्यति बचत हुन्छ बचत हुन्न त्यति माल त्यति घट्छ ढाई लाख तिन लाखको माल घट्छ बचत त्यही अझै कति वर्षसम्म यही काम गर्छु जस्तो लाग्छ तपाईँलाई खोइ सक्छु गर्छु नै भन्छु के अरे भन्नु त कस्तो हुन्छ हेर भनेपछि अहिले तपाईँ अझै पनि खाली हुनुहुन्न हात चलाइरहनु भएको छ मसँग पनि कुरा गर्दै हुनुहुन्छ दिदी बहिनीहरूलाई चाहिँ तपाईँको सुझाव सल्लाह तपाईँको यो अहिलेसम्म काम गर्दाको अनुभवले चाहिँ उहाँहरूलाई कस्तो खालको सुझाव दिनुहुन्छ कतातिर जानुपर्छ के भन्नुहुन्छ उहाँले गर्नु दिदीबहिनी हो हरेक गरेर केही मरिँदैन आफ्नो काममा गर्नुपर्छ आफ्नो घर घरेलु हरेक चिज गर्नुपर्छ के कटाइ बुनाइ गर्ने घर बसेर के हुन्छ टाइम पास हुन्छ गाउँमा अर्का कुरा काटेर केही हुन्न आफ्नो घर गरिदिएँ केही नभए पनि अचार बनाए हरेक काम पाइन्छ भन्छु दिदी बहिनीहरूलाई बसन्ती अचार उद्योगमा करिब पन्ध्र मिनट बसेपछि म बुटोलको कुनेमा आइपुगेँ वाणिज्य क्याम्पस जाने बाटोको उत्तर पश्चिमपट्टिको एउटा कुनामा सोल्टी चाटको ठेला छ एकजना पच्चिस छब्बिस वर्षका युवा सानो ठेलामा झुमिएकाहरूलाई फुल्की र चार दिन भ्याइ नभ्याइ गरिरहेका देखिन्थे मसँग कुराकानी गर्दा ती युवाले मोरङ जिल्लाको पत्थरी गाविस घर र नाम प्रदीप राई भएको बताउनुभयो दिनभर व्यापार गर्नमै व्यस्त प्रदीप राईसँग साँझ काम सकिएपछि मैले कुराकानी गरेको थिएँ अनि सुरुमा मैले यहाँमा श्रेष्ठ प्लास्टिक फ्याक्ट्रीमा काम गरेँ तिन चार महिनासम्म त्यहाँ मैले काम गरेँ तर त्यहाँको कमाइले खासै उपलब्धि होला जस्तो लागेन अनि मैले यसो सोचेँ आफ्नै व्यवसाय गरेर हुन्छ कि भनेर मैले यता फुल्की व्यवसायतिर हात हालेँ मैले चाहिँ के सोचेँ भने मान्छेले जे जस्तै गरे पनि एउटा न एउटा काम गर्नैपर्छ कामलाई कहिले पनि ठुलो र सानो कहिले पनि भन्नुहुन्न मैले त्यही भावना लिएर मैले अहिले यो पेसामा लागेको कतिपय साथीहरूले अब भन्छ होला अब यो साथीले सानो काम गरिहाल्छ ठेलामा काम गरिहाल्छ योसँग बोल्नुहुन्न भन्ने सोचे होला तर मैले त्यस्तो खालको कहिले पनि सोच लिइनँ मैले जुन पेसा अँगाले तर अहिलेसम्म मैले त्यस्तो खालको मेरो पेसा सानो छ साथीहरूले गिज्याउला भन्ने खालको त्यस्तो भावना पनि मैले लिइनँ अहिलेसम्म अब विदेशमा गएर पनि अब अर्काको गुलामी गर्नुभन्दा आफ्नो स्वदेशमै बसेर सानो काम भए पनि आफ्नै काम गऱ्यो भने राम्रो हुन्छ भन्ने सोच लिएको छु अहिले मासिक कति जति आम्दानी गर्नुहुन्छ तपाईँले मासिक तपाईँको राम्रैसँग काम गरेर गइयो भने चालिस पैँतालिस हजारसम्म बचत गर्न सकिन्छ भनेपछि अहिले तपाईँले त्यति बचत गर्दै आउनु भएको छ चालिस पैँतालिस हजार त्यतिसम्म हजुर गरेको छु मतलब पहिला पहिला अब सुरु सुरुमा त अब ग्राहकहरू जमाउनलाई अलिक गाह्रै भयो दुई वर्ष जति भयो तपाईँको राम्रै बचत गर्दै आएको छु चालिस पैँतालिस हजारको रेसियोमा मैले बचत गर्न थालेको छु पहिला पहिला त अब जे होस् आफ्नो परिवारलाई पाल्नसम्म मात्रै मैले सेल गर्थेँ पहिला पहिला अहिले चाहिँ जस राम्रै भइरहेछ अब ग्राहकहरूले पनि मेरो चाट फुल्कीलाई मन पराउनु भएको छ सबैले अब सोल्टी चाट फुल्की खान जाम भन्ने अब एउटा हैसियतले पनि आउँछ साथीहरू सबै चिनियो साथीभाइहरू तपाईँले चालिस पैँतालिस हजार मासिक बचत गर्छु भनेर भन्नुभएको छ कैयौँ युवाहरू यतिखेर बिस हजार पच्चिस हजारको लागि अरब देशहरूमा गइरहनु भएको छ उहाँहरूले झन्डै एक लाख डेढ लाखसम्म खर्च गरेर अब तपाईँले नेपालमै बसेर त्यो पनि सानो लगानी गरेर आम्दानी गर्न सकिँदो रहेछ भनेर अरू कुनै साथीहरूलाई भन्दा उहाँहरूले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न सानो काममा के कमाइ होला जस्तो उनीहरूलाई लाग्छ होला तर जे होस् आफूले त्यतिसम्म कमाइ गरिराखिएको छ अब साथीहरूले हेर्दाखेरि आफ्नै साथीहरू अब आएर यसो हेर्दाखेरि पत्याउँछ पनि अब किनभने अब ठेलामा जति बेला पनि भिड देखेको देख्दाखेरि उनीहरूलाई अब जोस साथीले प्रगति गरे रहेछ भन्ने आफ्नै साथीहरूले भनेको छ अब विदेश जाने साथीहरूले पनि अब कमाइ छैन मलाई पनि काम सिकाइदिनु पऱ्यो भनेर अब विदेशदेखि फोन गर्छ मलाई कहिले कसो त अब ऋण पनि माग्छन् तर अब म आफ्नो परिवारलाई पाल्नु कि उनीहरूलाई ऋण दिनु धेरै पैसा कमाउनुको लागि अब विदेश गइरहेको छ विदेशमा पनि कमाइ छैन भन्छन् त्यो गर्दा त अब आफ्नै देशमा जे होस् सानो काम गरे पनि बस्न ठिक रहेछ जस्तो लाग्छ मलाई अहिले अहिले तपाईँले जुन काम गरिरहनु भएको छ नि त्यो कामबाट आएको आम्दानीबाट घर परिवारमा कसरी खर्च चलाउनु भएको छ दोकान चलाए बापत अब खर्च भनेको अब मेन्टेन भइहाल्छ अब खर्च कटाएर चालिस पैँतालिस हजारको मैले बचत गर्छु यो गर्न थालेको कति भयो दुई वर्ष जति भयो चालिसदेखि पैँतालिस हजारसम्म बचत गरेको अहिले जोस् राम्रैसँग परिवारले पालिरहेको छु ठुली छोरी चाहिँ अब तिनौमा टुमा पढिरहेछ बोर्डिङमा पढ्दैछ छोरा चाहिँ सानै छ तिन वर्षको छ छोरालाई पनि बोर्डिङमै पढाउने विचार छ अहिलेसम्म सुरुको दिनमा बुटोलमा आउँदाखेरिमा तपाईँ कतिमा काम गर्नुभएको थियो त्यतिखेर पाएको पैसा भनौँ अहिले चालिस पैँतालिस हजार बचत गरेको स्थिति र पहिलेको आठ वर्ष अघिको बुटोलमा प्रवेश गर्दाको स्थिति कस्तो थियो तपाईँको पहिलाको स्थिति भनेको मेरो एकदमै नाजुक स्थिति थियो उतादेखि पूर्वतिरदेखि आउँदाखेरि त्यति मैले पैसा पनि नलिआएको थिएँ श्रेष्ठ प्लास्टिक फ्याक्ट्रीमा काम गर्दाखेरि मैले घन्टाको आठ रुपियाँको हिसाबले मैले काम गर्थेँ दिनमा तपाईँको अब आठ घन्टा नौ घन्टा मात्रै काम हुन्थ्यो त्यहाँदेखि आएको पैसाले जस खान पनि खासै पुग्थेन अब कोठाबाट तिर्नै पर्यो अर्काको घरमा बसेपछि नाजुक स्थिति थियो मेरो त्यति बेलाको अब भनौँ न त्यहाँ काम गरेपछि मैले ठेलातिर लागेको तपाईँको दैनिकी बिहान उठे पश्चात कस्तो हुन्छ दैनिकी बताइदिनुहोस् न सर्वप्रथम त अब आलु उसिनु पर्यो फुल्कीको लागि पिठो मुच्नु पर्यो बिहान चार बजी उठ्नै पर्छ जसरी भए पनि चार बजी उठेर अब फुल्की बेल्नु पर्यो फुल्कीले अलिक टाइम खान्छ फुल्की बेलिसकेपछि अब चाटहरू समोसा पकौडी टिकियाहरू बनाउनुपर्छ सबै रे रेडी गर्दाखेरि तपाईँको नौ दस बज्छ सबै रेडी गरिसकेपछि अब बाहिर निकालिन्छ त्यसपछि बेच्न सुरु गरिन्छ अब दिउँसोमा हल्का फुल्का आउँछ ग्राहकहरू साँझमा चाहिँ धेरै भिडै हुन्छ अलिक साँझमा चाहिँ एकदम बिजी हुन्छु म कैयौँ युवाहरू अहिले पनि म विदेश जान पाए हुन्थ्यो मेरो देशमा मैले केही पनि गर्न पाइनँ सकिनँ राज्यले मलाई रोजगारी नै दिएन भनेर पनि भनिरहेको स्थिति हुन्छ तपाईँकै यो फुल्की खाना आउने कैयौँ युवाहरूले त्यस्तो बोलिरहेको तपाईँले पनि सुन्नुभयो होला त्यस्ता युवाहरूलाई तपाईँको सुझाव चाहिँ के छ त्यस्तो कुराहरू त मैले धेरैको मुखबाट सुन्छु अब एक आपसमा उनीहरू उनीहरू कुरा गरेको पनि सुन्छु अब कुन देश जाने भनेर कहिलेकाहीँ अब चिनेको साथीहरूले सोध्छु मलेसिया जाने कतार जाने दुबई जाने भन्छन् अब कति जतिको कमाइ हुन्छ त्यहाँ कति सेलरी दिन्छ अरे भन्दाखेरि अब पन्ध्र हजार सोह्र हजार यस्तै दिन्छ अब पछि पछि राम्रै काम सिक्दै गयो भने अलिक बढाइदिन्छ अरे ओटी राम्रो पाइयो भने राम्रै हुन्छ अरे भन्ने कुरो सुन्छु म कतिपय अब साथीहरूलाई त अब जानेर हर्छ अब आफूले के भनेर नजा भन्न मिलेन फर्केर आएको साथीहरूको पनि गुनासो कहिलेकाहीँ म सुन्छु अनि अब के गरौँ दाई मलाई पनि यसो सिकाइदिनु पऱ्यो फुल्की अब फुल्की बेचेर अब म पनि केही गर्नु पऱ्यो विदेशमा केही भएन भन्ने पनि सुन्छु अब मैले चाहिँ अब एउटा नेपालीको नाताले नेपालीलाई सहयोग गर्नु नै राम्रो कुरो भनेर कहिलेकाहीँ आफ्नो तर्फदेखि अब कसरी कसरी बनाउनु पर्छ भनेर सोध्छन् मैले त अब मैले जाने जति मैले सिकाइदिन्छु अनि मैले सल्लाह दिन्छु के भने अब राम्रै यस्तै काम गर्ने हो भने एउटा राम्रो खालको चोक ठाउँ मान्छेको चहलपहल हुने ठाउँमा अब खोलेर बसे हुन्छ नि त भनेर मैले सल्लाह दिन्छु म पनि विदेश जाने चक्करमा एकचोटि तम्सिएँ कुन देश जान खोज्नु भएको थियो मैले मलेसिया जानु खोजेको थिएँ त्यो काम गर्ने ठाउँ कम्पनी नै बन्द भयो भनेर उहाँ एउटा साथीले भनेर म त्यहाँदेखि फेरि निराश भएर फेरि अर्को नयाँ ठेला बनाएर फेरि फुल्कीमै फेरि हात हालेर अहिलेसम्म जोस चलाइरहेको छु अनि तपाईँलाई गाउँघरतिर अथवा यहीँ वरपर हिँड्दा फुल्की खाना आउँदा ती मान्छेहरू जो चाहिँ फुल्की खाना आउनुहुन्छ उहाँहरूले चाहिँ तपाईँको यो व्यापार व्यवसाय अथवा तपाईँसँग कुरा गर्दाखेरिमा यति जति कमाइ हुन्छ भन्दा उहाँहरूले के भन्नुहुन्छ नि कति जति कमाइ हुन्छ दिनमा कति हुन्छ दाई भनेर सोध्छ अब मैले त अब किन लुकाउने भए जति भन्छु अब यति धेरै कमाइ हुँदो रहेछ विदेश किन जाने यहीँ नेपालमै यति कमाइ हुँदो रहेछ जे होस् तपाईँले राम्रो गर्नुभएको छ भनेर भन्नुहुन्छ फुल्की व्यापारबाट आत्मनिर्भर हुनुभएका प्रदीप राईसँगको भेटपछि विदेशमा पाँच वर्ष बिताएर फर्केका बुटोल पन्ध्र साल सालघारीका नरसिंह थापासँग हाम्रो भेट भयो हजुर नमस्कार मेरो भने मेरो नाम नरसिंह थापा वैदेशिक सिलसिलामा म पहिला आफ्नो साउदीमा म चाहिँ एउटा चाहिँ जागिरको सिलसिलामा गएको थिएँ र त्यसपछि मलाई त्यसमा आफूले गर्नुपर्ने कामहरू पनि गरेँ तिन वर्ष पनि मैले त्यहाँ बिताएँ तर मैले भने जस्तो मैले उपलब्धि पाउन सकेन र अनि म स्वदेश फर्किसकेपछि फेरि घरमा बसेर पनि केही मैले एउटा गर्छु भन्ने केही नसोचेर फेरि जाने त्यसले अर्को सिलसिलामा कतार पनि पुगेँ कतारमा जाँदाखेरि पनि मलाई जाने त्यति राम्रो उपलब्धि नभएको कारण फेरि आएँ म आएर फेरि चाहिँ तिनचोटि पुऱ्याएर लगभग हुन्छ कि भन्ने एउटा साउदी गएँ त साउदीमा नै नभएको कारणले म तिनचोटि विदेश गएर अहिले म स्वदेशमै बसेर म एउटा जवै नर्सरीमा मैले एउटा कृषि कार्यक्रम सुरु गरेको छु तपाईँ विदेशमा बस्नुभयो तपाईँले भनेअनुसार साउदी पनि जानुभयो कतार पनि जानुभयो कतार र साउदीमा भन्दा नेपालमै कृषि क्षेत्रमा के त्यस्तो सम्भावना देख्नुभयो यसमा त मैले के देख्छु भन्दाखेरि अब मेन कुरो विदेश जानु भनेको एउटा आफ्नो एउटा भनौँ बाध्यता नै हुँदो रहेछ बाध्यता हुनुको कारणले अब विदेश नै मान्छे र जब मान्छे बाध्यता गइसकेपछि विदेश गइसकेर विदेशमा गएका चाहिँ उहाँ उसमा गएर अनि आफूले बाह्र घन्टा काम गर्नुपर्ने र अनि अर्को बस्नु बस्नुपर्ने अनि त्यो अन्डरमा बसिसकेपछि कति बेला त आफूले जान भनेको टाइममा खानु पनि नपाउने सेलरी पनि नपाउने त्यसले गर्दाखेरि हामीले विदेशमा भन्दा आफ्नै स्वदेशमा गर्नुपर्ने रहेछ भन्ने मलाई अलिकति के ज्ञान पनि लाग्यो र जति हामी चाहिँ विदेशमा खट्छौँ त्यति नेपालमा खट्ने हो भने हामीलाई चाहिँ स्वदेशमा चाहिँ केही गरे हामीलाई स्वदेशमै केही गर्दा उपलब्धि होला जस्तो मलाई लागिरहेछ तपाईँ कतार साउदीमा बस्दाखेरिमा कस्तो कस्तो अभावहरू झेल्नुभयो साउदीमा त म बस्दाखेरि अलिकति अफिसमा काम गर्दाखेरि राम्रै भयो अलि भित्रै बसेँ र भित्र बस्दाखेरि त्यति अलि हार्ड काम पनि भएन र एउटा के हो भन्दाखेरि त्यहाँ चाहिँ सेलरीहरू पनि अब त्यति मान्छेहरूले सेलरी पनि अब दिनु नखोज्ने अब त्यहाँको दिएको सेलरीले पनि खान नपुग्ने त्यसले गर्दाखेरि म फर्केर दोस्रो पटक भने म कतारमा जाँदा अलि निकै दुःख भयो किन दुःख भयो त भन्दाखेरि कम्पनीहरू पऱ्यो सप्लाईवाला कम्पनी सप्लाई कम्पनीले अब हामीलाई बेच्नु पर्ने बेचिँदाखेरि हामी अर्को कम्पनीमा गएर चाहिँ काम गर्दाखेरि तपाईँको भनेको बेलामा सेलरी नपाउने भनेको बेलामा खाना नपाउने र ड्युटी भनेको तपाईँको बाह्रै घन्टा चाहिँ पेलिनु पर्ने होइन त्यसले गर्दाखेरि मलाई चाहिँ एकदम विदेशमा भने कतारमा मैले धेरै नै दुःख भोगेको झेलेको धेरै अनुभव मलाई त्यो छ जस्तो त्यहाँ बस्दाखेरिमा एकदमै पीडा भएको खानै नपाएको त्यस्तो क्षणहरू भए विदेशमा के भन्दाखेरि अब खाना पनि खास टाइममा खाना नपाउने अब साँझ पकायो भने भोलि बिहान चाहिँ ड्युटी समात्दाखेरि टिफिनमा हालेर जाँदाखेरि कतिपय त अब त्यो गर्मीयाम तपाईँको त भित्रपट्टि चाहिँ त्यो टिफिनभित्र सबै चाहिँ गडेको भइसकेको हुने क्या त गर्मीले गर्दाखेरि ड्युटीदेखि आएपछि तपाईँको के हुने भन्दाखेरि एकदम खाना बनाउनलाई हतार हुनुपर्ने कहिले त नुहाउन पनि भ्याउनु नपर्ने किन भन्दाखेरि तपाईँको त्यो लगभग चाहिँ दुई ढाई सौजना मान्छेको जुन बिचमा अब नुहाउनको लागि पनि पा पालो नपाउने त्यसले गर्दाखेरि धेरै पीडाहरू चाहिँ त्यहाँ मैले भोगेर आएको पनि म त्यहाँ प्रस्तुत गरेँ र अब मैले के भन्न चाहन्छु भन्दाखेरि साँच्चै नै भन्ने हो भने यस्तै दुःख गर्ने हो भने नेपालमै गरे धेरै नै राम्रो होला जस्तो मलाई लागिरहेछ जब नर्सरी कृषि तथा माछा पालन माछा पनि पाल्नु भएको छ अन्य विभिन्न तरकारीहरू पनि लगाउनु भएको छ साथीहरूसँगै मिलेर यहाँले यो फर्म खोल्नु भएको छ फर्म खोले पछाडिको परिस्थितिमा चाहिँ विदेशमा बस्दाखेरि गरेको काम मेहनत र स्वदेशमै त्यत्तिकै मेहनत गर्दा कतातिर बढी फाइदा हुन्छ जस्तो लागेको छ यहाँलाई यो कृषि काम मा माछा पालन गरेको तपाईँको लगभग चाहिँ एक वर्षको हाराहारी भयो है अनि यसमा लगभग हामीले चाहिँ तपाईँको माछाबाट पनि लगभग चाहिँ हामीले चाहिँ राम्रो उत्पादन गऱ्यौँ आ आम्दानी राम्रै भयो किन भन्दा योभन्दा पहिला लगभग साढे सात हजार मैले माछा हालेको थिएँ अनि एउटा माछाबाट तपाईँको समथिङ एउटा माछा भयो थियो लगभग चाहिँ डेढ दुई किलो जति भइसक्यो भने त अब त अनुमान गर्नुहोस् सात हजार माछामा कतिपय मरे पनि कतिपय आयो त्यो आफै होइन अनुमान गर्न सकिन्छ कति आयो भन्ने कुरो र कृषिमा पनि हामीले अहिले जुन अलौकाहरू अथवा चाहिँ आलुहरू पनि बनाएर राम्रै बनाएको थियौँ त्यसमा पनि हामीले त्यति बेला राम्रै बजार पाएका छौँ र मैले भनेको अर्थ विदेश जानु र चाहिने नेपालमा गर्नुमा मैले जानेको लेबरमा हो भने नेपालमै आफूले मिहिनेत गर्नुहोस् आफूले पसिना बगाउनुहोस् आफ्नै तरिकाले चाहिँ गर्नुहोस् त्यो धेरै नै मलाई त्यो राम्रो लाग लागेर त्यो ठानिरहेको छु अहिले तपाईँको घरमा परिवारहरू विदेशमा रहेर काम गर्दा र स्वदेशमै रहेर घर नजिकै तरकारीहरू उत्पादन गर्नुभएको छ लौका फलाउनु भएको छ आलु फलाउनु भएको छ माछा पनि हुर्काउनु भएको छ यो गर्दाखेरिमा परिवार चाहिँ अहिले यहीँ बस्दाखेरिमा खुसी हुनुहुन्छ कि विदेश हुँदाको बखतमा बढी खुसी हुनुहुन्थ्यो तिनचोटि गइसकेपछि भएन भनेपछि अब स्वदेशमै गरेपछि राम्रो हुने रहेछ र अहिले राम्रै गरिराख्नु भएको छ भन्ने कुरो चाहिँ नि घरबाट पनि एउटा चाहिँ सल्लाह आएको कारणले गर्दाखेरि स्वदेशमै गरे होला हुने रहेछ भन्ने कुरा एकदम स्पष्ट म दिन चाहन्छु कृषि फर्ममा लाग्नु भएको छ होइन बिहान उठ्ने बित्तिकै तपाईँ के के गर्नुहुन्छ बिहान चाहिँ अब माछालाई हामीले दानाको चाहिँ व्यवस्था गरेर दाना हालिन्छ त्यसपछि हामी त्यो नर्सरीमा चाहिँ जुन हामीले चाहिँ लगाइएका नर्सरीको बिरुवाहरू पनि छन् त्यहाँ बिर्सो बिरुवामा चाहिँ हामीले यता रेख्दै गर्ने झाडहरू घोड्ने होइन त्यसपछि बिरुवालाई चाहिँ यताउता सार्ने त्यताउतै गरेर गरेर हामीले चाहिँ त्यसरी नै दिन बिताइरहेको छौँ बिहान भनेपछि तपाईँ विदेशमा जति मेहनत गर्नुभएको थियो नि त्यो भन्दा पनि कम मेहनतमा यहीँ राम्रो भएको छ नै त्यो एकदम हन्ड्रेड पर्सेन्ट नै मैले चाहिँ देखेँ अनुसारमा र मैले गरेँ अनुसारमा विदेशमा भन्दा मलाई चाहिँ हिँडे एकदमै धेरै नै राम्रो लागिरहेछ अनि आम्दानी कतिको भइरहेछ अहिले आम्दानी भनेको अहिलेको सिजनमा अब धेरै भाउ पनि त्यति छैन होइन किन सबैको घरमा तपाईँको तरकारी पनि अब बनिरहेको छ तर योभन्दा गएको जुन वर्षमा उत्पादन गरे अनुसार हामीले चाहिँ बजारको भाउ हामीले चाहिँ धेरै राम्रो नै पाएको हो कि त्यतिखेर किन भन्नुहुन्छ भन्दाखेरि अब यो पनि एउटा सिजन हो यसको सिजनले नै हो भाउ समात्ने त जे पनि होइन भनेपछि बजारको अभाव चाहिँ छैन तपाईँले उत्पादन गरेको तरकारी फलफुलहरूको हजुर हजुर त्यो चाहिँ नि भन्नुपर्दा हाम्रो चाहिँ एकदमै एकदमै चाहिँ बजारको अभावै छैन किनभने हामीले त्यतिखेर अब गाडीमा पनि लियौँ होइन त्यहाँको तरकारी उत्पादन हुँदा होइन अनि बजारमा पनि आएर हामीले चाहिँ बजारवाला पनि दियौँ र बजारवालाले पनि राम्रो उत्पादन गर्नु भएको रहेछ अनि लौकीहरू पनि धेरै राम्रो गराउनु भएको रहेछ भन्ने कुरा पनि गर्नु र एउटा कुरो के त भन्दाखेरि जति पनि तरकारी उत्पादन गर्नेहरू हुनुहुन्छ अथवा उहाँहरूले चाहिँ गर्नुभएको छ गर्नुभएको छैन अब त्यो त उहाँको जाने तर हाम्रो चाहिँ उत्पादन के भन्दा भन्दाखेरि विषादी युक्त क्या विषादी नहालेको के भन्दाखेरि हामीले त्यसमा चाहिँ हामीले एउटा कस्तो मल प्राङ्गारिक मल प्रयोग गर्छ हजुर एकदम हाम्रो मलमा के छ भन्दा हामीले आफैले पातहरू जम्मा गरेर पातहरू कुहाएर त्यसपछि हामीले चाहिँ गाई दिएको मलहरू हालेर विषा विषादी युक्त विषादी बिनाको हामीले चाहिँ त्यो गरेको भने त्यही गराउनै भनेर हामीले त्यसरी नै हामीले त्यो एउटा सञ्चालन गरेको र हाम्रो चाहिँ राम्रै भाउ पनि पाएको अनि त्यसपछि हाम्रो जुन हामीले चाहिँ एउटा मल सङ्कलन गर्ने बनाइरहेको थियौँ त्यो पनि हेर्नुभयो गर्दा उहाँले पनि विश्वास मान्नुभयो कि यहाँ चाहिँ बिना विषादीको चाहिँ होइन तरकारी उत्पादन हुँदो रहेछ भन्ने कुरो उहाँहरूकोबाट नै अलिकति हामीलाई प्रोत्साहन आयो क्या अहिले गाउँलेहरूले नि तपाईँ धेरै वर्ष नै विदेश बस्नुभयो विदेश बसेर आएर अहिले आफ्नै घर नजिकै एउटा कृषि फर्म खोलेर त्यहाँ तरकारी लगाउने अनि माछालाई हुर्काउने त्यो गरेको देखिरहँदा के भन्नुहुन्छ गाउँलेहरूले हालेको जग्गा जग्गालाई चाहिँ एउटा वन समितिद्वारा एउटा वन समितिमा पनि एउटा हाम्रो अध्यक्ष सन्तबहादुर कार्कीको रोभरमा जितेश्वरी हजुर जितेश्वरी सामुदायिक वनको हाम्रो अध्यक्ष सन्तबहादुर कार्कीको रोभरमा उहाँले चाहिँ एउटा चाहिँ जग्गा उपलब्ध गराइदिनु भयो त्यहाँ अनि उहाँले त जग्गा उपलब्ध गराइदिएपछि खाली जग्गालाई हामीले चाहिँ सदुपयोग गर्दाखेरि त्यहाँका हाम्रो गाउँलेहरूले पनि होइन उहाँहरूले गरेको धेरै राम्रो हो यो चाहिँ हुनुपर्छ यहाँ बिना बिसादीको तरकारी खान पनि पाइन्छ भनेर उहाँहरू पनि खोज छैन हाम्रो गाउँको लागि पनि मान्छेहरू बिहान बेलुका जाने तरकारी लिनुको लागि यहाँ उपस्थित हुनुहुन्छ भनेपछि विदेश गएर भन्दा पनि थापा बाबुले चाहिँ गाउँमै राम्रो गर्नुभयो भन्नेहरू धेरै छ एकदम एकदम एकदम यो चाहिँ धेरै धेरै नै हो यहाँ उसले चाहिँ विदेश तिन चारचोटि गइसकेर पनि उसले केही गरेन यसले चाहिँ यहाँ गरेको धेरै राम्रो हो भन्ने कुरामा चाहिँ धेरैको चाहिँ विश्वास त यहाँ मैले पाएँ तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो जागरणको साप्ताहिक उत्पादन कार्यक्रम कचहरी आजको श्रृङ्खलामा हामीले आत्मनिर्भर भएका व्यक्तिहरूको अनुभवलाई समेटिरहेका छौँ अन्य दिनको भन्दा आजको कचहरी अलिक फरक छ शैक्षिक प्रमाणपत्र लिएर बेरोजगार बस्नेहरूको सङ्ख्या नेपालमा धेरै नै छ तर सिपमूलक काम नगर्दा त्यस्ता प्रमाणपत्रले काम नगरेको कतिपयको भनाइ छ भुटोल दस सुक्खानगर स्थित एमबी काष्ठकला उद्योगमा पुग्दा सुमिता प्याटले सिपको महत्वलाई पुष्टि गर्नुभयो काठमाडौँ उपत्यका बाहिर प्याट नै काष्ठकलाको काम गर्ने एकमात्र महिला भएको समेत बताइएको छ कुनै पनि काम महिला र पुरुषको बराबरी नै गर्न सक्छौँ भन्ने मलाई पहिल्यैदेखि विश्वास थियो त्यही भएर मैले पहिल्यैदेखि यो पुरुषको काम यो महिलाको काम भनेर कहिले छुट्याइनँ त्यही भएर मैले पनि श्रीमानले यो काम गरेको देखेर मलाई पनि इच्छा लाएर मैले यो काममा लागेको हो मैले सुरु गरेको त धेरै वर्ष भयो तर रेगुलर गरेको आठ वर्ष भयो कसरी सिक्नुभयो घरैबाट सिकेको हो उहाँ पहिल्यैदेखि काममा लाग्नुहुन्थ्यो त्यही भएर मैले पनि यसैमा लाग्छु भनेर घरैबाट मैले सिकेको श्रीमान श्रीमती मिलेर यो काष्ठ उद्योग चलाइरहनु भएको छ हजुर अहिले म र उहाँ दुवै मिलेर नै चलाइराखेँ तपाईँले के के बनाउनुहुन्छ मैले सब काठमा बुट्टा कुर्ने सबै अब फ्रेमहरू अनि झ्याल ढोकामा बुट्टा कुर्नेहरू सबै गर्छौँ तर मूर्ति बाहेक अरू कार्भिङहरू सबै गर्छौँ मैले काठलाई सजाएर आकर्षक झ्याल बनाउने ढोका बनाउने र त्यो ढोकाहरूमा बुट्टा भर्ने जुन काम छ नि यो काम गरेको एकदमै कम देखिन्छ तपाईँले काम गरिरहेको देख्ने अन्यहरूले चाहिँ के भन्नुहुन्छ त तपाईँलाई यो काम यहाँ त अब पाइने नपाइ मलाई उपत्यका बाहिर धेरै जस्तो महिलाहरूले यस्तो काम गरेको मैले कहीँ पनि देखाएको छैन मलाई पहिला सुरु सुरुमा काम गर्दाखेरि अलि नराम्रो अलि खिसी त गर्छन् तर अहिले अरू दिदीबहिनीहरूले पनि इच्छा गरेको मैले धेरै पाएको छु मैले पनि गरम सिकौँ भनेर आउने दिदीहरू बहिनीहरू धेरै पाएको छु मैले तपाईँले सुरुवातमा काम गर्दाखेरिमा चाहिँ के गर्यो होला महिलाले पनि किन गरेँ होला भन्नेहरू चाहिँ थिए होइन थिए धेरै थिए यस्तो काम पनि महिला पुरुषहरूको काम पनि महिलाहरूले गर्ने भनेर अलि कुरा काट्नेहरू धेरै थिए तर अहिले धेरै जसो बहिनीहरू पनि म पनि सिक्छु कस्तोलाई गर्ने हो के गर्ने हो भनेर जिज्ञासा लिएर आएकाहरू धेरै देखेछु मैले त्यति बेला नि तपाईँले सिक्नै पर्छ अरूले चाहिँ किन महिलाले नि सिक्या होला भनेको बेलामा पनि पुरुषहरूले जस्तै छिना हथौडा लिएरै काम गर्नुपर्छ भन्ने सोचाइ कसरी आयो मलाई किनभने यो पुरुष महिला यो पुरुषको काम यो महिलाको काम भनेर मलाई पहिल्यैदेखि त्यस्तो छुट्याउने कहिले बानी थिएन घरमा पनि हामी दिदीबहिनीहरू अब आमाहरूले पनि कर यो ए पुरुषको काम हो यो महिलाले गर्नुहुन्न भनेर हामीलाई कहिल्यै सिकाएन पहिला घरमा पनि पुरुषहरूको काम पनि महिलाहरूले गर्छौँ त्यही भएर मलाई यो पुरुषको काम हो यो महिलाको काम भनेर कहिले मनमा आएन त्यही भएर मैले यही काम गर्छु र यही सिक्छु भन्ने लाग्यो अब यो काम गरेर नि महिला दिदीबहिनीहरू आत्मनिर्भर बन्न सक्नुहुन्छ सक्छन् अरू काम जस्तै यो काममा पनि दिदीबहिनीहरू अब इच्छा लाएर आफ्नो आत्माले म यही काम गर्छु भनेर आयो भने राम्रोसँग कमाउन पनि सक्छ र घर चलाउन पनि सक्छ अहिले तपाईँले आफैले काम गर्दाखेरिमा चाहिँ कति आम्दानी हुन्छ मैले अहिले त्यसै पन्ध्र बिस हजार जति म आफै पनि कमाउँछु त्यो मासिक हो तपाईँको श्रीमानको बाहेक होइन हजुर मासिक त्यति कमाउँछु अहिले भाइहरूले पनि अब यहाँ भाइले पनि गर्छ उसले पनि विदेशमा भन्दा यहाँ यहीँ काम गरेर पनि विदेशको भन्दा बढी कमाउँछ उसले अनि तपाईँले यो काम गर्दाखेरिमा तपाईँको श्रीमान अनि तपाईँको अन्य परिवारजनहरूबाट कतिको सहयोग पाउनुभयो अहिले सहयोग उहाँले त पहिल्यैदेखि सपोर्ट गर्नुभएको छ उहाँले नै सिक्ने क्रममा पनि धेरै सहयोग गर्नुभएको हो वरपर चाहिँ चारैतिर आकर्षक डिजाइनमा बनाइएका विभिन्न काठका सामानहरू छन् कतै झ्याल देखिन्छ कतै मूर्ति देखिन्छ यो जति पनि चिजहरू छन् नि यसको बजार चाहिँ कस्तो छ अहिले बजारहरू पहिलाभन्दा राम्रै छ पहिला हामी सुरु सुरुमा यहाँ बज बस्दाखेरि मान्छेलाई काष्ठकला भनेको के हो यसको मोटो के हो त्यति बुझ्या जस्तो लाग्दैन अहिले चाहिँ धेरै मान्छेहरूले काष्ठकला भनेको यस्तो रहेछ यो चाहिँ एकदम महत्त्वपूर्ण रहेछ पहिलादेखिको एउटा सांस्कृतिक सांस्कृतिक रहेछ यो यसलाई जगन्ना गर्नुपर्छ भने धेरैको धारणा भइसकेछ त्यही भएर अहिले चाहिँ ठिकै छ राम्रै छ यो यति कति मिहिनेत गर्नुपर्छ यी चिजहरूमा बुट्टा भर्नुको लागि मेहनत त अलिक बढी नै लाग्छ अरू अरूभन्दा मेहनत अलिक धेरै लाग्छ अलि ध्यान दिएर नै सिक्नुपर्छ यसलाई सिक्नको लागि पनि कयौँ दिदीबहिनीहरू घरमै बसेर घरको मात्रै काम गरिरहनु भएको स्थिति देखिन्छ हाम्रो समाजमा होइन तपाईँ आफ्नो श्रीमानसँगै श्रीमानले जे काम गर्नुभएको छ त्यही कामलाई निरन्तर फलोअप गरेर भनौँ श्रीमानले जसरी नै काम गर्नु भएको छ होइन यसरी नै काम गर्नको लागि चाहिँ के हुनु पर्दो रहेछ एक त आफ्नो मन हुनुपर्छ मनले आफूले म यो काम गरेर नै छाड्छु भनेर मनमा अठोट लियो भने त्यो काम सबै सधैँ सफल नै हुन्छ एक दिन त्यही भएर सबभन्दा पहिला आफ्नो मन अठ मनमा अठोट लिनुपर्छ र अनि त्यसको साथसाथै आफूले मेहनत पनि गर्नुपर्छ पहिला र अहिले चाहिँ तपाईँको परिवारमा यो काम गरे पछाडि आर्थिक रूपमा पनि कतिको राम्रो भएको अवस्था छ पहिलाभन्दा त धेरै राम्रो छ अब पहिला एकजनाले मात्र काम गर्दाखेरि अलि मुस्किलै छ अरूको भाडा घरमा भाडा तिरेर बस्नु छ अहिले चाहिँ राम्रै छ ठिकै छ दुईजनाले गर्दाखेरि केटाकेटीहरूको लागि घरको लागि सबैको लागि आर्थिक अवस्था राम्रै छ छोराछोरीहरू कति हुनुहुन्छ छोराछोरीहरू चारजना छन् भनेपछि पढाउनु भएको छ पढाइ खर्च घरको अन्य खर्चहरू चाहिँ राम्रोसँग पुगेछ हजुर राम्रैसँग पुगेछ यो सहर बजारमा चाहिँ महिला दिदीबहिनीहरूले यो काम गर्न इच्छा जाहेर गर्नुभयो भने कसरी काम गर्न सक्नुहुन्छ उहाँहरूले सिक्नको लागि कस्तो वातावरण छ बुटवल क्षेत्रमा यहाँ त कम धेरै कम छन् अहिले पनि हामीले धेरै जसो बाहिर काठमाडौँबाट ल्याएर राखेछौँ काम गर्ने भाइहरू पनि अहिले अब पहिला सिकेका दिदी बहिनीहरूले पनि त्यस्तो खासै रुचि राख्नु भएन त्यही सिकुन्जेल अलिकति सिक्नु भयो अहिले अब आफ्नै घरमा काम छ भन्दै त्यति काममा इन्ट्रेस्ट लिनु भएन तर इन्ट्रेस्ट गरेर मैले यही काम गर्छु म पनि सिक्छु भनेर आउनुभएका दिदी बहिनीहरूलाई काम पनि सिकाउने त्यस बापत हामीले काम सिकेर काममा राख्ने र त्यस बापत तलब पनि दिने व्यवस्था गर्ने भन्ने हाम्रो सोच छ अहिले यो देख्दाखेरिमा निकै आकर्षक देखिन्छ होइन मूल्य चाहिँ यो बजार भाउ सुन्दाखेरिमा आम नागरिकहरूले चाहिँ के भन्छन् नि त्यस्तो मूल्य पनि खासै अब त्यस्तो महँगो त होइन अब कुनै पनि सामानहरू एक दुई वर्ष राखिसकेपछि त्यसको भ्यालु त्यसको भ्यालु एकदम कम हुन्छ हामीले बेच्नु पऱ्यो भने त्यसको रेट यो बनाएको जति हामीले पाउँदैन तर यो कास्ट सम्बन्धी अर्थात् झ्याल डोकाहरू जति जति पुरानो भयो उति उति त्यसको महत्त्व बढ्दै जान्छ त्यसको रेट बढ्छ त्यही भएर मानिसहरूले नबुझेर हो त्यो बुझ्नुभयो भने त्यसको रेट महँगो भयो जस्तो उहाँहरूलाई लाग्दैन किनभने पहिला पहिलाको त्यो काठमाडौँको झ्यालडोकाहरू अहिले हामीले किन्नु पऱ्यो भने हामीले किन्न सक्दैनौँ त्यही भएर उहाँले नबुझेर हो त्यो रेट महँगो भयो जस्तो मलाई लाग्दैन एउटा झ्यालमा बुट्टा भर्नुभयो भने त्यो त्यसको मूल्य चाहिँ कति पर्छ त्यही यो झ्याल त अब हामीले त्यो झ्याल नै भनेर त्यस्तो उस गराएको छैन आँखी झ्यालहरू अलिअलि त्यो साइज अनुसार फरक फरक हुन्छ त्यसको रेट फिक्स हुन तर ढोका त अब पन्ध्र बिस हजारदेखि माथि छन् पन्ध्र बिस मान्छेहरूले पन्ध्र बिस जस्तो भने त्यस अनुसार रेटहरू छन् त्यो काठको मूल्य सहित हो होइन हजुर काठको मूल्य सहित हो त्यो काठको मूल्य बाहेक ज्याला मात्रै त्यसमा बनायो भने कति पाउँछ त्यो अब साइ डिजाइनहरू हेरेर फरक हुन्छ अब पाँच हजार आठ हजार दस हजार तिन हजार त्यस्तो रेटहरू फरक फरक हुन्छ कति दिनमा सकिन्छ त्यो दिन त अब त्यो आफ्नो काम गर्ने इच्छा अनुसार अनुसार हुन्छ तर त्यो अब दस हजार जाने पन्ध्र हजार जानेमा चाहिँ हप्ता दिनभन्दा बढी नै लाग्छ यतिखेर रेडियो सुन्ने दिदीबहिनीहरूलाई तपाईँको सल्लाह सुझाव चाहिँ के छ मैले दिदीबहिनीहरूलाई पहिले पनि आग्रह गरेको छु यो काठको काम केटाहरूले मात्रै गर्ने हो यो पुरुषहरूले मात्रै गर्ने हो भनेर नसोचिदिनु यसको यसमा महिलाहरूले पनि केटाहरू सराउने मैले पुरुषहरू सराउने काम गर्न सक्छौँ यसमा इच्छा भएका दिदीबहिनीहरू खाली नबसिकन यसो कामको काममा लाग्नुभयो भने राम्रो छ त्यही भएर बहिनीहरूलाई खाली नबस्दिनु काममा लाग्ने भन्छ सुमिता प्याटसँगको भेटपछि म फेरि बुटोल भित्रै स्वरोजगार भएका के व्यक्तिहरूको खोजीमा हिँडेँ यसै क्रममा म सदीक्षा हस्तकला बुटोल एघार कालिका नगरमा आइपुगेँ यहाँ आउँदा मन्जु कुँवर कुसन गुडियाका सामान ग्राहकलाई अहिले लग्दैन यही राख्छु मलाई जानु छ हजुर भाइ आउँछ साँझ दिन ल नभए भोलिको त जाँदा लैजाउँला घरमै बसेर आरामले काम गर्न सकिने भएकोले आत्मनिर्भर हुन कपडाका यस्ता हस्तकला बनाउन सजिलो हुने कुँवर बताउँदै हुनुहुन्थ्यो अब रोजगार सोचे जस्तो होइन आफ्नो योग्यताले भेटेसम्मको जागिर नपाइने योग्यता अनुसारको जागिर आत्मसन्तुष्टि हुने गरी नपाइने त्यसले गर्दाखेरि बोर्डिङमा धेरै लत दिएर काम गर्नुपर्ने थोरै पारिश्रमिक पाइने त्यसपछि अब यो पेसा भनेको घरमै बसेर नि गर्न सि सकिने काममा जानु परेन झरीमा रुद्न जानु परेन कसैको दबाबमा पर्नु परेन होइन अनि घरमै बसी बसी पनि खाली समयलाई पनि सदुपयोग गर्न सकिने त्यसरी चाहिँ नि यो पेसा अँगालेको अब यसलाई चाहिँ अन्य मानिसहरूले पनि अब सुन्दाखेरिमा र झट्ट हेर्दाखेरिमा के व्यवसाय भनेर चिन्ने यसलाई उहाँहरूले चाहिने एउटा हातैले गर्न सकिने होइन यसको लागि ठुल्ठुलो उपकरणहरू मिसिनहरूको आवश्यकता पर्दैन एउटा सामान्य सियो धागोले हातले बुनेर बनाउन त जस्तोसुकै सुकै परिस्थिति न्यून आयार्जन भएको मान्छेले पनि सक्नुहुन्छ त्यसले गर्दाखेरि सजिलो भयो हस्तकलाका सामग्रीहरू बनाएर बेचिरहनु पनि भएको छ कतिपयलाई विभिन्न यी सामग्रीहरू बनाउनको लागि सिकाउनु पनि भएको छ एक वर्षको अनुभवले चाहिँ तपाईँलाई यो पेसाबाट तपाईँ स्वयं र अन्य जो चाहिँ यहाँ सिक्न आउनु भएको छ उहाँहरू कतिको आत्मनिर्भर भएको पाउनु भएको छ यसैलाई नै गर्छु मैले यही पेसा नै अँगाल्छु म चाहिँ नै यसैलाई नै निरन्तरता दिन्छु भनेर आत्मसाथका आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ गर्न चाहिँ सकिन्छ आत्मनिर्भर बन्न चाहिँ सकिन्छ या झ्याउ भयो यस्तो काम गर्दिनँ भनेर गरेन त्यसलाई होइन केही काम पनि हामीले गर्दाखेरि आत्मैदेखि गर्छु भनेर अगाडि बढेको सक्सेस भइन्छ आर्थिक रूपमा सबल हुनको लागि एउटा महिला घरमै बसेर पनि यो काम गर्न सक्नुहुने भयो सकिन्छ एकदम सकिन्छ योग्य बनाऊ आत्मनिर्भर बनाऊ होइन अनि दुई चार पैसा कमाउनेको लागि विदेशै जानु परेन स्वदेशमै पनि केही गर्न सकिन्छ महिलाहरूले बुझेर मात्रै सिकाउँ देखेर धेरै महिला दिदीबहिनीहरूले यस्तो सिप सिकेर के हुन्छ र कति श्रीमानले कमाएर त पुगेको छैन भन्नुहुन्छ श्रीमानले पनि कति दिनसम्म कमाउनुहुन्छ कति दिनसम्म माग्नुहुन्छ होइन आफै सिकेर आफै योग्य र दुई चार पैसा आफूको लागि पनि बनाउन सक्नुभयो भने अर्काको निर्भरमा नरहेर आफै आत्मनिर्भर बनाऊ त्यो पनि एउटा मेरो उद्देश्य महिलाहरूलाई सिपमूलक बनाउने र आत्मनिर्भर बनाउने उसलाई योग्य बनाउने अहिले बेरोजगार स्थिति छ देशमा रोजगार छैन महिलाहरूलाई कति छटपट्टि छ आफ्नो योग्यता अनुसारको जागिर पाउनु भएको छैन कति अब महिलाहरू महिला दिदीबहिनीहरू गाउँमा बस्ने महिला दिदीबहिनीहरू सहरको प्रब्लम देखेर सहरतिर छिटिरहनु भएको त्यो पनि एउटा विकृति छ उहाँहरूले सिप सिक्नुहोस् आफ्नो गाउँमा फर्किनुहोस् योग्य हुनुहोस् महिला दिदीबहिनीहरूलाई सिकाउनुहोस् एउटा जनचेतना जस्तै होइन तपाईँले चाहिँ यो सिप कसरी सिक्नुभयो यो सिप मैले त सामान्य पहिला त बच्चाकै खेलाउना किन्न जाँदाखेरि धेरै महँगो पर्ने कस्तो हुँदो रहेछ भनेर हामी पोखरामा बस्थ्यौँ पोखरामा बस्दाखेरि अनि पोखरा त अलि महँगो ठाउँ पनि है अलि थोरै तिनै पैसाले नपुग्ने अनि बोर्डिङ पनि पढाउने बिहान बेलुकाको समयमा सिक्नु पऱ्यो कस्तो हुँदो रहेछ गुडिया भन्ने भनेर रहरै रहरले खेलाउन सजाउनको लागि मात्रै सिक्या हो मलाई अब भित्रीदेखि यो गर्नु पर्यो कस्तो हुँदो रहेछ महिला दिदीबहिनीलाई एक किसिमको रोजगार पनि दिन सकिने सक्षम पनि बनाउन सकिने हामी जस्तो शिक्षितले शिक्षितले त जागिर पाइया छैन जागिर पाइएको स्थिति छैन अब अशिक्षित महिला दिदीबहिनीहरू कति हुनुहुन्छ होइन उहाँहरूलाई पनि यो पढेरै गर्नुपर्छ भन्ने भएन अनपढले पनि गर्न सक्नुभयो सक्षम हुन सक्नुहुने भयो त्यो उद्देश्यले चाहिँ गरेर केही गरम भन्ने उद्देश्यले मैले सिक्दा सिक्दै अहिले यो स्थितिमा आइपुगेँ हिजो र अहिलेमा चाहिँ तपाईँ आफै चाहिँ आम्दानीको हिसाबले भनौँ आर्थिक हिसाबले कतिको सक्षम भएको छु जस्तो लाग्छ आम्दानीको स्रोतले नै यसमा निर्भरै गर्न त भर्खर भर्खर एक वर्ष भयो स्टार्ट हुन होइन स्थापित हुनलाई टाइम लाग्छ पहिला चाहिँ नै अब जागिर गर्दाखेरि फिक्स टाइम हुन्थ्यो यति समय जागिर गऱ्यो यति टाइम यस्तो यस्तो भन्ने हुन्थ्यो अहिले चाहिँ नै टाइम कति बेला जान्छ थाहै हुँदैन जति सुकी बिजीको बिजी उस्तै परे खानासम्म भ्याइँदैन पकाएको खाना अब बिर्सिन्छ त्यस्तो हुन्छ अब सबै महिला दिदी भयो नि यस्तै गरेर व्यस्त रहनुहोस् होइन जीवनलाई सार्थक बनाउनुहोस् बेरोजगार भएर र छटपट्टि रहनु भएको छ भने आउनुहोस् मैले रोजगार पनि दिन्छु महिला दिदीबहिनीहरूलाई गुडियाहरू बनाउन सिकाउनुका साथै बुना बनाउनको लागि अब ज्यालामा त्यसरी पनि दिने गरेको छु मैले कयौँ महिला दिदीबहिनीहरू घरमा बस्नुहुन्छ र घरको काम मात्रै गर्न उहाँहरू बाध्य हुनुहुन्छ श्रीमानले कमाएर ल्याइदिन्छ र पकाउनु पर्ला भन्ने स्थिति हुन्छ धेरै महिलाहरूको नेपाली समाज अझै पनि पुरुष प्रधान नै छ श्रीमानले कमाउनु भएको छ ल्याउनु भएको छ जे भने त्यही पुऱ्याइदिनु भएको छ श्रीमानको मर्म त बुझेको छैन आफ्नो मर्मले मात्रै आफ्नो इच्छा मात्रै प्रकट गरेर हिँड्या छ भने त उहाँहरूको अब इच्छामाथि त हामी जान त सकिन्न उहाँहरूले के बुझ्नु पर्यो भने हामीले गर्नुपर्छ अर्काको मात्रै श्रीमानको मात्रै भरमा पर्नु हुँदैन मैले पनि केही गर्नुपर्छ भन्ने आफ्नो इच्छादेखि नै प्रकट गर्नु पर्यो त्यस्ता दिदीबहिनीहरूलाई तपाईँको सुझाव चाहिँ के छ मेरो सुझाव के छ भने तपाईँहरू पनि अर्काको आशमा नपर्नुहोस् होइन कमाउन्जेल त ल्याउनु होला दिनु होला नकमाउनु त दिन के ल्याएर दिनुहुन्छ कहाँबाट तपाईँहरू त्यही अनुसार चल्न सक्नुहुन्छ आफूसँग सिप भयो भने सिप सिकाउँ आत्मनिर्भर बनाऊ र आफू सुनिश्चित भएर जहाँ गयो भने सिप भन्ने कुरा बिकाउन सकिन्छ सिप भन्ने कुरा कसैले खोसेर लान सक्दैन त्यही भन्छु मेरो सुझाव त त्यही छ महिला दिदीबहिनीहरूलाई अनावश्यक खाइल टाइम सुतेर टिभी हेरेर टाइम पास नगर्नुहोस् कुसन रचनाहरू बनाएर दिनमा कति जति कमाउन सकिन्छ दिनमा उसले कतिको अब छिटो गर्न सक्छ होइन उहाँहरूले अब बनाएर बेच्नुहुन्छ भने त त्यही अनुसारको कमिसन राख्नुहुन्छ उहाँहरूलाई धेरै पनि फाइदा हुनसक्छ ज्यालामै काम गर्छु भन्यो भने दिनको तिन सयसम्म सकिन्छ यदि आफैले बनाएर बेच्नुभयो भने कति आम्दानी गर्न सक्नु होला बनाएर बेच्नुभयो भने त उहाँहरूको हातमा हुन्छ त्यो मूल्य उहाँहरूले तोक्न सक्नुहुन्छ कति लगानी परेको छ उहाँको होइन उहाँले अब कति समय लाएर खट्नुभयो कति कसरी त्यसलाई निर्माण गर्नुभयो त्यही अनुसारको हुन्छ लगानी अनुसार राम्रै हुन्छ आम्दानी हुन्छ लगानी अनुसार हुन्छ कि यस्तै पेसा गर्यो भने स्वदेशमै पनि आत्मनिर्भर भएर परिवारमा खुसीका साथमा बस्न सकिन्छ होला सकिन्छ त्यो अवश्य पनि परिवारमा सँगै हाँसी हुसी गरेर र जस्तो छ जे जस्तो छ त्यही मिठो नमिठो खाएर त्यही नमिठो चिज पनि मिठो र राम्ररी आफ्नो दृष्टिकोण माथि फर भर पर्छ हरेक कुरा नराम्रो कुरालाई नि राम्रो देख्छ त्यही आत्मा हो अब राम्रो कुरालाई नि नराम्रो देखिन् त्यही आत्मा हो आफ्नो आत्मालाई सम्हालेर हामी स्वदेशमै पनि केही गरौँ विदेशका डलरमा नफसाउँ अब प्रब्लममा कति दलालीहरूले यति धेरै डलर दिन्छु भनेर फसाएका छन् महिला चेली बेटी दिदीबहिनीहरूलाई उहाँहरूले चाहिँ आफै पनि बुझ्नु पर्यो हामीले केही सिप सिकेर केही गरेर स्वदेशमै पनि केही गर्न सकिन्छ आत्मीयदेखि लागि पर्यो भने जे पनि गर्न सकिन्छ स्वदेशमा पनि अन्य कुराहरू पनि छन् अब अन्य आय आर्जनका कुराहरू पनि छन् विदेशै जानुपर्छ भन्ने मेरो सुझाव चाहिँ छैन महिला दिदीबहिनीहरू स्वरोजगार कसरी बन्न सकिन्छ र कसरी बनिरहेका छन् ती व्यक्तिहरूको अनुभव समेटिएको आजको कचहरीको यो श्रृङ्खला यही अन्त्य गर्छौ आजको श्रृङ्खलाको बारेमा सुझाव वा प्रतिक्रिया भएको खण्डमा कार्यक्रम कचहरी रेडियो जागरण त्रियानब्बे बिन्दु समेगाज मेगा हज बुटवल एघार कालिका नगर वा आरएडिआईओ जेएजिएआरएन रेडियो जागरण एट द रेट जिमेल डट कम अथवा केएसिएचएचएआरआई कचहरी टु थाउजन्ड टुवेल्भ एट द रेट जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ वा हामीलाई फोन गर्नुहोस् शून्य एकहत्तर चार सैतिस शून्य एकाउन्न स्वरोजगार व्यक्तिहरूको अनुभव समेटेर तयार पारिएको आजको कार्यक्रममा सहभागी व्यक्तित्व अनि श्रोता सबैलाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार